स्थित इन्भेस्टमेन्ट ब्याङ्कबाट गायब पारिएको तेइस लाख बढी रकम फेला पर्यो बैङ्कै कर्मचारी नै चोरीमा संलग्न फागुनभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा नभई सड़क र सदनबाट दबाव दिने नेता पोखरेलको चेतावनी संविधान कार्यान्वयन गर्न तीनवटै तहको निर्वाचन गर्न आवश्यक रहेको तर्क शुक्ला फाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित आन्दोलित बझाङमा कुपोषित बालबालिकालाई उपचार गराउनुको सट्टा धामी झाँक्री र वैद्यलाई देखाउने प्रचलन र देशभरका स्थानीय निकाय अनिश्चितकालका लागि ठप्प चौबिस हजार युवालाई राष्ट्रिय युवा परिषदबाट पाँच लाखसम्म बिना ऋण दिने तयारी प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु कैलालीको धनगढ़ी स्थित नेपाल इन्भेस्टमेन्ट ब्याङ्क लिमिटेडको शाखाबाट गायब भएको घटनामा प्रहरले रकमसहित संघलाई पक्राउ गरेको छ बाइकमा ट्वेलर पदमा कार्यरत गोविन्द उपाध्यायले रकम गायब पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ प्रहरले दुई ठाउँबाट गरी गायब पारिएको रकम समेत बरामद गरेको छ शुक्रबार बेलुकी इन्भेस्टमेन्ट बैंकको एटीएमबाट तेइस लाख चौवालिस हजार रुपियाँ गायब पारिएको थियो संलग्न उपाध्यायलाई जिल्ला प्रहरी कार्यालयले सोमबार अर्थात हिजो रकमसहित सार्वजनिक गरेको छ प्रहरीका अनुसार शुक्रबार बैंक बन्द हुने बेला उपाध्याय बैंकको स्टोर रूममा अन्य कर्मचारीले थाहा नपाउने गरी लुकेर बसेका थिए सबै कर्मचारी निस्केपछि सुरक्षा गार्डले बाहिरबाट ढोका लगाए तर उपाध्याय भित्रै लुकेर बसेका थिए छ बजेर एक मिनट जाँदा सिसी क्यामेरा बन्द गरेर उपाध्यायले एटीएमबाट रकम झिकेको खुलेको प्रहरी उपेक्षक अर्जुन चन्दले बताएका छन् प्रहरीका अनुसार रकम चोरेर आफ्नी भाउजूको सहयोगमा जुगेडास्थित ससुरालीमा लगेर राखेका थिए त्यहाँ पनि प्रहरले छापा हान्न सक्ने देखिएपछि उपाध्यायले अनियत रकम लगेर राखेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चन्दले बताएका छन् प्रहरी उपरीक्षक चन्दले अत्तरीय नगरपालिका दश स्थित लीला जोशीको घरको आँगनमा रहेको परालमुनि लुकाएर राखेको अवस्थामा बाइस लाख सत्तरी हजार रूपियाँ र धनगढ़ी चार ओम शान्ति टोल स्थित चोरीमा संलग्न उपाध्यायको घरको कोठाबाट चौहत्तर हजार रूपियाँ बरामद गरिएको बताएका छनृ नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले फागुन महिनाभित्र स्थानीय निकायको निर्वाचनको मिति घोषणा नभई सड़क र सदनबाट अगाडि बढ्ने बताएका छन् प्रेस चौतारीद्वारा हिजो धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचन गर्न आवश्यक रहेको बताएका छन् संविधानमा जे व्यवस्था रहेको छ त्यसलाई बदल्न आवश्यक नरहेको उनले बताएका छन् उनले प्रदेशको सीमाङ्कन गर्दा नेपालका पहाड़ी भूभागलाई तराईसँग अलग गर्न नहुने पनि धारणा व्यक्त गरेका छन् शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विस्थापितले आइतबारदेखि कञ्चनपुरको भीमदत्तनगरमा आन्दोलन थालेका छन् शुक्लाफाटा निकुञ्ज जग्गा अधिग्रहण र मुआब्जा उपलब्ध गराउने सम्बन्धित गठित कार्यदलले काम शुरू गरेसँगै विस्थापितले कार्यदलको कार्यालयमा पुगेर आन्दोलन थालेका हुन् शुक्लाफाटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वैद कुमार ढकालले आएको प्रतिवेदन अनुसार देखिन आएका एक हजार चार सय अस्सी परिवारको अध्यावधिक कार्यमा विस्थापितले असहमति जनाउँदै विरोध गरेको बताएका छन् आएको प्रतिवेदन अनुसार विस्थापित परिवारको कागजात छानबिन गरी जग्गा मुआब्जा वा आर्थिक राहत दिने कार्यदलको तयारी रहेको थियो तर विस्थापितले दुई हजार परिवार पूर्ण रूपमा विस्थापित रहेको दावी गर्दै सबैलाई सम्बोधन गर्नुपर्ने माग राख्दै आएका छन् मुआब्जामा हामीलाई कम्तीमा प्रति परिवार दस कट्टा पाउनुपर्ने हाम्रो माग हो निकुञ्ज विस्थापित मदन पन्तले भने विस्थापितलाई बढ़ीमा पाँच कट्ठा जग्गा वा राहत स्वरूप रू पाँच लाख दिने भनेको प्रति हामी सहमत छैनौ विक्रमश दुई हजार अन्ठाउन्न सालमा निकुञ्ज विस्तारका क्रममा जग्गाको प्रमाण पूर्जा भएकालाई सरकारले प्रति परिवार दस कट्ठा जग्गा उपलब्ध गराएको थियो अध्यावधिक तथ्याङ्क फारम भर्न कार्यदलको सम्पर्क कार्यालय भीमदत्तनगरमा स्थापना गरिएको छ कार्यदलको अध्यावधिका लागि विस्थापितलाई फागुन एक गतेदेखि आगामी वैशाख दुई गतेसम्मका लागि समय सीमा तोकेको छ तर विस्थापितले मुआवजा र राहत रकमप्रति असन्तुष्टि जनाउँदै विरोध गरिरहेका छन् बयालिस वर्षकी स्थापना भएको सोक्लाफाटा वन्यजन्तु आरक्षलाई सरकारले गएको पुसमा मात्रै राष्ट्रिय निकुञ्जका रूपमा रूपान्तरण गरेको थियो जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार हालसम्म जिल्लाभर मध्यम र कडा खालको कुपोषण भएका एक हजार तीन सय पच्चिस बालबालिका मध्ये सात सय एकसठी बालबालिका छन् अभिभावकले उपचार गर्न नमन्दा यी मध्ये अधिकांश बालबालिकाको ज्यान खतरामा रहेको जनाइएको छ छोरा र छोरीमा विभेद गरिने भएका कारणले बढी जसो छोरा भन्दा पनि छोरीहरू कुपोषणको खतरामा पर्ने गरेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय बझाङको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका प्रमुख डाक्टर सुनिल गजुरेलले बताएका छन् कुरुवालाई खाना बस्नेको व्यवस्था स्वास्थ्यले गर्दा गर्दै पनि अभिभावकहरूले छोराछोरीको उपचार गर्न नमानेको उनले बताएका छन् अस्पतालमा उपचार गराउनुको सट्टा कुपोषित बालबालिकाहरूलाई स्थानीय वैद्य र धामी झाँक्रीलाई देखाउने चलन रहेको छ बान्द्री लागेको भन्दै जिउ भर बाँदरको दिशा दलिदिने प्रचलन समेत रहेको डाक्टर गजुरेलले बताएका छन् जिल्लामा गरेको सर्वेक्षणमा खाद्यान्न अभाव अशिक्षा अन्धविश्वास र असुरक्षित खानपान लगायत व्यवहारका कारण त्यहाँका धेरैजसो बालबालिकामा कडा खालको कुपोषण रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ कुपोषित मध्ये पनि आधाभन्दा बढी बालबालिका रहेका बालिका रहेका छन् छोराछोरीमा गरिने विभेदका कारण उपचार नपाउँदा धेरैजसो बालिकाको ज्यान जोखिममा रहेको बताइएको छ घरमा खानपान र हेरचाहमा हुने विभेदका कारण पनि बालिकामा बढी कुपोषण हुने गरेको हो वैदेशिक रोजगारीको सिलसिलामा भारतमा रहेको बैतडीको श्रीकोटका युवाले कमाएको पैसा सामाजिक कार्यमा लगाएका छन् श्रीकोट दुई खिरी गाउँका युवाले भारतमा कमाएको मध्ये साठी हजार रुपियाँ बराबरको पैसाले भिटा केदार जाने बाटो निर्माण गरेका हुन् रोजगारीपछि केही दिनका लागि घर फर्केका युवाले घरमा रहेका बेला बाटो अर्थात श्रेणी निर्माण गरेका हुन् विगत पाँच वर्षदेखि रोजगारीको लागि भारतमा रहेका सिरकोट दुईका युवाले विजय सिंह विष्टको अध्यक्षतामा जनाको युवा रिसोर्सर सोसाइटी गठन गरी मासिक तीन सय बीस रूपियाँका दरले पैसा जम्मा गर्ने गरेको सोसाइटीका सचिव गणेश सिंह विष्टले जानकारी दिएका छन् बाटोको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ केदारनाथ मन्दिरका धामी प्रेम सिंह धामी भूमिराज मन्दिरका धामी नारायण सिंह विष्ट गोरिल देवताका पुजारी राधेनाथ ज्येष्ठ नागरिक शेरसिंह विष्ट र पुजारी डम्बरदत्त जोशीले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरिएको हो युवा रिसोर्स सोसाइटीका संयोजक हरिश विष्टले विदेशमा बसेर पनि आफ्नो गाउँको लागि केही गर्न सकिन्छ भनेर युवामा सकारात्मक सोचको विकास गर्नका लागि सामाजिक कार्य गरिएको बताएका छन् सन् दुई हजार एघारको नोभेम्बरमा गठन गरिएको युवा रिसोर्स सोसाइटीले हालसम्म करिब चार लाखसम्म जम्मा गरिसकेको र थप सामाजिक कार्य गर्ने योजना रहेको जनाएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ कैलालीको पथरैयामा आइतबार राति प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् कार तस्करी भइरहेको सूचना थाहा पाएर पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको प्रहरले जनाएको छ प्रहरीको गोली लागेर पथरैया छ भकरैयाका उन्नाइस वर्षका वीरेन्द्र जैसी घाइते भएका हुन् तस्कर समूहले प्रहरीमाथि आक्रमण गर्दा एकजना प्रहरी समेत घाइते भएका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ खोरेत रोगले ग्रसित भएका बझाङको कोर्दिवल गाविस का अठार सय पशु चौपायाको उपचार गरिएको छ माघ उन्तिस गतिबाट कोर्देवल गाविसमा खोरित रोगले पशु चौपाया मर्न थालेपछि पशु चौपायालाई उपचार र खोप लगाउनका लागि अभियान सञ्चालन गरिएको थियो अभियानबाट छ सय तेइस पशु चौपायाको उपचार गरिएको र एघार सय त्रिहत्तर पशु चौपायालाई खोप लगाइएको पशु सेवा प्राविधिक जयबहादुर खड्काले बताएका छन् पशु चौपायालाई ज्वरो आउने मुखमा घाउ हुने र्याल फाल्ने कुरमा घाउ हुने किरा पर्ने लगायतका लक्षण देखा परेपछि उपचारका लागि अभियान सञ्चालन गरिएको थियो कोर्देवल गाविस कार्यालय र युएन युएमएन क्लस्टर बझाङ तथा महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको आर्थिक सहयोग र जिल्ला पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा अभियान सञ्चालन भएको हो कोर्देवल गाविस मात्र नभई यो रोगको प्रकोप मष्ट र भातीखोला गाविसमा पनि रहेको पशुपालक किसानहरूले बताएका छन् गाविसमा तीन समूह बनाएर खोरेत रोगको उपचार र खोप लगाउने काम भएको जनाइएको छ दार्चुलामा नवौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हिजोदेखि शुरू भएको छ शिखर गाविस स्थित चमेले जलविद्युत आयोजना स्थल नजिकै रहेको कृष्णमावि बलासमा प्रतियोगिता शुरू भएको हो नवौं राष्ट्रपति रनिङ सिल्डको दार्चुलाबाट व्यवस्थापिका सांसद व्यवस्थापिका संसदका सदस्य रहेका गणेश सिंह ठगुन्नाले उद्घाटन गर्नु भएको छ चार दिनसम्म चल्ने प्रतियोगितामा छात्र छात्रा भलिबल कबड्डी र एथलेटिक्सका खेलहरू सञ्चालन भइरहेका छन् यस वर्ष राष्ट्रपति रनिङ सेल प्रतियोगितामा जिल्लाभरिबाट पैंचालिस विद्यालयले सहभागिता जनाएका छन् गत वर्ष भने बाह्र विद्यालयको मात्रै प्रतियोगितामा सहभागिता रहेको थियो यसअघि लगातार तीन पटक जनहित मावि धुलीगढाले राष्ट्रपति रनिङ सिल्ड कब्जा गरेका कारण यस वर्ष नयाँ सिल्ड सहितको खेल शुरू भएको छ देशभरका सबै स्थानीय निकायको कामकाज अनिश्चितकालका लागि ठप्प पारिएपछि सेवाग्राही मर्कामा परेका छन् सरकारले स्थानीय निकायका कर्मचारीलाई निजामती र अन्य निकायमा काम गर्ने कर्मचारी सरह समान पदका लागि समान अवसर प्रदान गर्नुपर्ने तथा लामो समयदेखि कार्यरत अस्थायी करार र जलादारी कामदारलाई सेवामा निरन्तरताका लागि अवसर दिनुपर्ने उनीहरूको मुख्य माग छ स्थानीय निकायका ट्रेड युनियनले अनिश्चितकालीन हड़ताल गर्दा जीविसा नगरपालिका र गाविसका काम प्रभावित भएका छन् स्थानीय निकाय कर्मचारी संघ नेपाल नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल नगरपालिका कर्मचारी एसोसिएसन स्थानीय निकाय कर्मचारी युनियन र गाविस कर्मचारी संघले संयुक्त रूपमा आफ्नो माग राख्दै हड़ताल गरिरहेका हुन् राष्ट्रिय युवा परिषदले ग्रामीण युवा उद्यम कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा दसजना गरी मुलुकभर चौबिस हजार युवालाई बिना धितो ऋण प्रदान गर्ने तयारी गरेको छ मानव विकास तथा जागरण मञ्चले हिजो काठमाडौँमा आयोजना गरेको नेपालको संविधान र युवा महिलाहरूको हक अधिकार विषय कार्यशालामा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले परिषदले यसका लागि कार्यविधि तयार भएका युवासँग आवेदन मागेको जानकारी दिएका छन् परिषदले प्रति निर्वाचन क्षेत्रबाट पहिलो चरणमा एक ओडामा दस युवालाई पाँच लाखको निर्व्याजी ऋण उपलब्ध गराउनेछ त्यसमा पचास प्रतिशत महिला पर्नेछन् सो ऋण प्रति वर्ष दश प्रतिशतका दरले सरकारलाई ऋण चुक्ता गर्नुपर्नेछ कम्तीमा कक्षा आठ उत्तीर्ण युवाले कानून बमोजिम समूह बनाएर व्यावसायिक परियोजना प्रस्ताव पेश गर्नुपर्नेछ उपाध्याय ढुङ्गेलले यो कार्यक्रम सफल भएमा नेपालमा समृद्धिको यात्रा आरम्भ हुने बताएका छन् युवा महिलाका लागि गरिनुपर्ने कार्यबारे राष्ट्रिय महिला आयोगका पूर्व सदस्य धनकुमारी सुनारले कार्यपत्र प्रस्तुत गर्दै युवा रोजगारी र सामाजिक सुधारका लागि सरकारी र गैर सरकारी क्षेत्रबाट साझा पहल हुनु गर्नुपर्ने बताएका छन् अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा घटना घटेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो बिहान दस बजीतिर कैलालीमा मोटरसाइकलले मोटरसाइकललाई नै ठक्कर दिँदा दुईजना घाइते भएका छन् लम्किजुवा नगरपालिका दुई स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको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 संलग्न फागुनभित्र निर्वाचनको मिति घोषणा नभए सड़क र सदनबाट दबाब दिने नेता पोखरेलको चेतावनी संविधान कार्यान्वयन गर्न तीनवटै तहको निर्वाचन गर्न आवश्यक रहेको तर्क शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विस्थापित आन्दोलित बझाङमा कुपोषित बालबालिकालाई उपचार गराउनुको सट्टा धामी झाँक्री र वैद्यलाई देखाउने प्रचलन र देशभरका स्थानीय निकाय अनिश्चितकालका लागि छप्प चौबिस हजार युवालाई राष्ट्रिय युवा परिषदबाट पाँच लाखसम्म बिनाधितो ऋण दिने तयारी समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रो समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगातार बिबिसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई पनि बिदा दिनुहोस् नमस्कार